आयोगको प्रतिवेदन पनि पेश भएपछि समूह विभाजन हुने र समूहगत छलफल हुने पोल ब्युरो सदस्य अष्टलक्ष्मी साकेले जानकारी दिनुभएको छ समूहगत छलफलका लागि बिसवटासम्म समूह बनाउने तयारी भएको बताइएको छ गएको बिहिबारदेखि राजधानीको ब्रुकुटी मण्डपमा जारी एमालेको नौ महाधिवेशनमा दुई हजार चार सय प्रतिनिधि सहभागी बनेका छन् महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै यही चौबिस गते सकिने तय भएको छ सत्तारूढ नेपाली कंग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ बैठक पार्टी कार्यालय सानेपामा अपरान्न चार बजे बस्नेछ बैठकमा आगामी आर्थिक वर्षको बजेट मुलुकको पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल हुने कंग्रेसले जनाएको छ यसअघि हिजो बसेको पदाधिकारी बैठकले प्रत्येक निर्वाचन क्षेत्र विकास अन्तर्गत सभासदलाई पाँच करोड रूपियाँ दिनुपर्ने प्रस्ताव कानूनका लागि पहल गर्ने निर्णय गरेको थियो पहिले अस्वीकार गर्दै आए पनि एकीकृत माओवादीका बाबुराम भट्टराई पक्ष स्थायी समिति बैठकमा सहभागी बनेका छन् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आज भएको बैठकमा नेता भट्टराई सहित भट्टराई पक्षधर नेता सहभागी भएका हुन् स्थायी समितिमा भट्टराई सहित टोपबहादुर राई माझी र देवेन्द्र पौडेल रहनु भएको छ सम्मानजनक स्थान नदिएको भन्दै भट्टराई पक्षले पोलिट ब्युरो स्थायी समिति र पदाधिकारीमा नबस्ने अडान राख्दै आएको थियो भट्टराई पक्षले निर्वाचनलाई नौटंकीको संज्ञा दिएको थियो स्थायी समिति सदस्यमा निर्वाचित भट्टराईलाई केन्द्रीय समितिले वरिष्ठ नेताको हैसियत दिएको छ रायमाझी सचिव र पौडेल स्थायी समिति सदस्यमा निर्वाचित भएको थियो बैठकमा विराटनगर राष्ट्रिय सम्मेलनपछि भएका देशव्यापी प्रशिक्षण उपनिर्वाचनमा पार्टी पराजयका कारण र केही जिल्लामा गठन भएका समानान्तर कमिटिका विषयमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ भारतको हिमाञ्चल प्रदेश अन्तर्गत किनौर जिल्लाको भागवान नगर स्थित पानी खोलामा पर्खाल भत्कँदा चार नेपाली मजदुरको पुरिएर मृत्यु भएको छ विद्युत पावर हाउसको माथिल्लो भागको पर्खाल भत्कँदा जाजरको गाउँ तीन चिउरीका बाइस वर्षीय पृथ्वी चनरा र उन्नाइस वर्षीय मनबहादुर चनारा असार उन्नाइस गते मृत अवस्थामा फेला परेका हुन् यस्तै गरी सत्र वर्षीय कविराज चनरा र अठार वर्षीय ज्वाला चनराको सब हिजो फेला परेको छ पावर हाउसको जग पुर्ने क्रममा माथिबाट सडक भत्किएपछि एक्कासी आएको पहिरोमा पुर्एर उनीहरूको मृत्यु भएको प्रत्यक्षदर्शी परवीर चनराले बताउनु भएको छ भारतको आस्था कम्पनी मार्फत गत जेठको पहिलो सातादेखि विद्युत पावर हाउसमा मजदुरी गर्दै आएका थिए रत्नगर नगरपालिकाले प्लास्टिक जन्य फोहर खुल्ला रूपमा आगो नलगाउन नगरवासीहरूसँग अनुरोध गरेको छ प्लास्टिक र प्लास्टिक मिसिएका फोहर खुल्ला रूपमा आगो लगाउँदा त्यसबाट हावामा मिसने धुवाले मानव स्वास्थ्यमा असर गर्ने भएकाले यस्तो कार्य नगर्न नगरवासीहरूलाई सूचना जारी गरी सचेत गराएको नगरपालिकाका सामाजिक विकास प्रमुख तोरण राज पौडेलले जानकारी दिनुभएको छ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वातावरण व्यवस्थापन शाखाले देशभरका नगरपालिकाहरूलाई परिपत्र गरी प्लास्टिक जन्य फोहर खुला रूपमा आगो लगाउने कार्यलाई बन्देज गर्न निर्देशन दिए बमोजिम रत्नगर नगरपालिकाले पनि नगरवासीलाई अनुरोध गरेको हो साथै सर्ने र नसर्ने फोहर मैला छुट्टा छुट्टै व्यवस्थापन गर्न पनि आग्रह गरिएको पौडेलले बताउनु भएको छ शून्य फोहरको अवधारणा बमोजिम प्लास्टिक र प्लास्टिक मिसिएका फोहर खुला रूपमा नफाल्न नेपाल सरकारबाट नबाल्न नेपाल सरकारबाट विक्रम सम्बन्ध दुई हजार सत्तरीमा वातावरण मैत्री शासनमा व्यवस्था गर्न स्वीकृत दिएको थियो रत्नगर नगरपालिकाले नगर परिषद बाटनगरलाई प्लास्टिक तथा प्लास्टिक जन्य फोहोर मुक्त गर्ने निर्णय समेत गरेको थियो युवाहरूलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न प्रभावकारी युवा स्वरोजगार नीति बनाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन् राष्ट्रिय युवा महासंघ नेपाल निफनले गरेको राष्ट्रिय कार्यशालामा एकीकृत माओवादीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुलले स्वरोजगार कोषले हालसम्म लाखौं युवाहरूलाई स्वरोजगार बनाएर उद्यमी युवा तयार गर्नुपर्नेमा विभिन्न अवरोध र स्पष्ट नीति अभावमा त्यसो हुन नसकेको बताउनु भएको छ राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर यज्ञ बहादुर कार्कीले मुलुकको राजनीति अस्थिर हुनाले यथोचित प्रगति हुन नसकेको र योजनाहरू समेत अधुरा हुने गरेको बताउनु भएको छ राजनीति स्थिर भएमा मात्रै दिगो विकासको प्रयास सफल हुने र रोजगारी सृजना गर्न सकिने उल्लेख गर्नुभयो नेपाल विद्युत प्राधिकरणले बिजुलीको महसुल नबुझाउनेको तीन पुस्ते विवरण सार्वजनिक गर्न थालेको छ गएको वैशाखसम्म महसुल बुझाउन सार्वजनिक सूचना मार्फत आह्वान गर्दा पनि नबुझाउने ग्राहकको नाम सार्वजनिक गर्न लागि प्राधिकरणले जनाएको छ प्राधिकरणले पहिलोपल्ट पोखरा क्षेत्रीय कार्यालय अन्तर्गत विभिन्न वितरण केन्द्रमा विद्युत महसुलको बाँकी बक्यौता नबुझाउनेको तीन पुस्ते नाम सार्वजनिक गरेको छ उनीहरूको नामावली सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा नापी कार्यालय मालपुत कार्यालय र स्थानीय निकायमा पठाइने र विद्युत महसुल चुक्ता नगरी त्यस्ता कार्यालयबाट सेवा लिन नपाउने व्यवस्था गरिने समेत प्राधिकरणले जनाएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ प्रत्येक निर्वाचन क्षेत्र विकास अन्तर्गत सभासदलाई पाँच करोड रूपियाँ दिनुपर्ने प्रस्ताव कार्यान्वयनका लागि पहल गर्ने कंग्रेसको निर्णयप्रति तपाईँको विचार के छ ए विकासका लागि खर्च गरे राम्रै हो बी सीमित व्यक्ति मोटाउने चाल र सी दुरूपयोग हुने डर अर्पण जनआवाजमा तपाईँले पनि आफ्नो मत दिन सक्नुहुनेछ जसको लागि मोबाइलको मेसेज बक्समा गई रेडियो अर्पणको संक्षिप्त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 न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज बिहान पानी परे पनि दिउँसो भने मौसम खुल्ला रहने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरिसोप्रति प्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम झुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो अब विदेशका समाचार पोल्यान्डको दक्षिण भागमा भएको एक विमान दुर्घटनामा एघारजनाको मृत्यु भएको छ प्यारासुट क्लबको सदस्यहरू बोकेको सो विमानमा बाह्रजना सवार थिए दुर्घटनामा एकजना पनि बच्न सफल भएको अधिकारीहरूले बताएका छन् उता म्यानमारको दोस्रो ठूलो शहर मन्दैलामा बौद्ध मार्गी र मुसलमान बीच धार्मिक हिंसा चर्केपछि कर्फ्यू लगाइएको छ दुई समुदायबीच गत मंगलबारदेखि नै शुरू भएको हिंसामा दुईजनाको मृत्यु भइसकेको छ भने अन्य जना घाइते भएका छन् एक बौद्ध महिला महिलामाथि बलात्कार भएको हल्ला फिजिएपछि दुई समुदायबीच हिंसा चर्किएको हो म्यानमारमा कुल जनसङ्ख्याको पाँच प्रतिशत मात्रै मुसलमानहरू रहेका छन् अब समाचार अर्जेन्टिना र नेदरल्यान्ड्स विश्वकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेका छन् गैराती भएको खेलमा अर्जेन्टिना बेल्जियमलाई एक शून्य गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गर्यो भने नेदरल्याण्डसले कोस्टारिकालाई टाइब्रेकरमा चार तीन गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको हो जितसँगै अर्जेन्टिना चौबिस वर्षको लामो यात्रापछि पहिलो पटक सेमी फाइनलको यात्रा तय गर्न सफल बनेको छ यसअघि सन् उन्नाइस सय नब्बेमा भएको विश्वकप प्रतियोगितामा अर्जेन्टिना सेमी फाइनलमा पुगेको थियो अर्जेन्टिनाले विश्वकपमा दुई पटक उपाधि हासिल गरिसकेको छ यसैगरी नेदरल्याण्ड्स र कोस्टारिका बीच भएको खेलको निर्धार निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो त्यसमा पनि दुवै टोलीबाट गोल नभएपछि खेल ब्रेकरमा पुगेको हो खेलको थप्तीस मिनटको अतिरिक्त समयको अन्तिम मिनटमा क्रुलले कोस्टारिकाका कप्तान ब्रायन रुडर र माइकल उमानाको पेनाल्टी बललाई रोकेपछि नेदरल्याण्ड्सको जित सुनिश्चित बनेको हो दुई बजेको अर्पण समाचारबाट बिदा हुनु अघि प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमालेको महाधिवेशनको बन्द सत्रमा आज केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगको प्रतिवेदन पेश हुँदै कंग्रेस पदाधिकारी बैठक आज पनि बस्दै बिजुली महसुल नबुझाउनेको तीन पुस्ते विवरण सार्वजनिक गर्ने नेपाल विद्युत प्राधिकरणको तयारी भारतको हिमाचल प्रदेशमा पर्खाल भत्कदा चार नेपाली मजदुरको मृत्यु पोल्याण्डको दक्षिणी भागमा भएको विमान दुर्घटनामा एघारको ज्यान गयो बौद्ध मार्गी र बीच धार्मिक हिंसा चर्केपछि म्यानमारको सहर मण्डलामा कर्फ्यू आदेश र अर्जेन्टिना र नेदरल्यान्ड्स विश्वकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश हौस् त यसका साथै दिउँसो दुई बजेको समाचार सकियो अनिता हरियाल बिदा भए नमस्कार